सयों रेडियो हजारों रेडियो कर्मी र नेपाली को माझमा यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन हाँसो पनि किनबेच हुन्छ अजिबको छ दुनिया यो हाँसो पनि किनबेच हुन्छ अजिबको छ दुनिया यो बजार भाउ आफै चुन्छ अजिबको छ दुनिया यो हाँसो पनि किनबेच हुन्छ अजिबको छ दुनिया यो बजार भाउ आफै चुन्छ अजिबको छ दुनियाँ यो घरतिर कुनै भिच्छु आउँदै गरे देख्यो भने घरतिर कुनै भिच्छु आउँदै गरे देख्यो भने परैबाट दैलो धुन्छ अजिबको छ दुनियाँ यो परैबाट दैलो धुन्छ अजीबको छ दुनियाँ यो मान्छेले किन्ने कस्तो जमा मान्छेले किन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने चलन कसले चलायो मान्छेलाई मान्छेले मान्छे फेरिए समय बदलियो मान्छे बदलिए तर यही समयसँगै अघि बढिरहेको एउटा मान्छे म भने यो दुनियाँभन्दा सधैँ फरक भएर बाँच्न चाहिरहेँ अरू हिँडेको बाटो पछ्याउनुभन्दा आफ्नै बाटो बनाउन चाहिरहेँ आफ्नो जिन्दगीको रथ आफ्नै तरिकाले हाँक्न चाहिरहे मैले वरिपरिका जति पनि मान्छेहरू देखेँ ती कसैले पनि आफ्नो जिन्दगी आफ्नै रुचिअनुसार बाँचेको देखिनँ कसैले आमा बुवाको रुचिअनुसार बाँचेको देखेँ कसैले छोराछोरीको रुचिअनुसार बाँचेको देखेँ कसैले श्रीमान श्रीमतीको रुचिअनुसार अनि कसैले प्रेमी प्रेमिकाको रुचिअनुसार बाँचेको देखेँ मैले बुवा आमाले भने जसरी बाँच्नुपर्छ मैले छोराछोरीले चाहेको मात्रै गर्नुपर्छ मेरो जीवन साथीको इच्छाअनुसार म चल्नुपर्छ उसको खुसीको लागि पनि मैले उसको रुचिअनुसार अघि बढ्नै पर्छ यस्तै भन्दा भन्दै धेरैले आफ्नो जिन्दगी अरूको इसारामा बाँचिरहेको देखेँ मैले अनि मलाई ती सबैको जिन्दगी बेतुकको लाग्यो बेफुवाकको लाग्यो यो शरीर कति दिन यो दुनियाँमा थामिन्छ भन्ने थाहा छैन फेरि यति अमूल्य समय आफ्नो लागि चाहिँ खै त यही प्रश्नले हर बखत लगारिरह्यो मलाई अनि आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँच्न चाहिरहेँ मैले यही कारण त म बिल्कुल फरक भएँ यो दुनियाँभन्दा अपवाद भएँ यहाँका मान्छेहरूभन्दा सबै तरकारी मिसाउन मिल्ने आलुमा सिस्नो चाहिँ मिसाएर पकाउन नमिले जस्तै भइरहे म मलाई थाहा छैन म लगभग धेरैसँग मिलिदिने आलु भएँ कि कसैसँग नमिल्ने सिस्नु भएँ अह थाहा छैन मलाई त्यसो त मैले त्यो थाहा पाउने प्रयत्न पनि गरिनँ भन्दा हुन्छ किनभने त्यो मेरो चासोको कुरा नै थिएन म त बस आफ्नो जिन्दगी आफ्नै ढङ्गले बाँच्न चाहन्थेँ मात्रै तर सायद निकै नै अडमिल्दो भए म यो समाजभन्दा यहाँका मान्छेहरूभन्दा त्यसैले त मेरा भावनाहरू यहाँ कसैले बुझेनन् त कति खुसी छस् भनेर मलाई कसैले सोधेनन् सोधे त कति कमाउँछस् तैँले भनेर सोधे के के जोडिस् त सम्पत्ति भनेर सोधे मलाई थाहा छ यो दुनियाँ जति नै अभ्यास गरे पनि मेरो खुसीको मूल्य निर्धारण गर्न सक्दैन तर ऊ सोध्न चाहिँ सोधिरहन्छ फेरि जिन्दगीकै नापतौल गर्ने उसका बकम फुसे प्रश्नहरू मलाई हिसाब किताबको जिन्दगी चाहिँदैन साँच्चै पश्चातापको जिन्दगी चाहिँदैन मलाई हिसाब किताबको जिन्दगी चाहिँदैन साँच्चै पश्चातापको जिन्दगी चाहिँदैन चरा जस्तै गरी उडी हिँड्न पाऊँ डेबिट क्रेडिट वासलातको जिन्दगी चाहिँदैन डेबिट क्रेडिट वासलातको जिन्दगी चाहिँदैन चिन्ने कस्तो जमाना आयो आफैलाई आफैले बेच्ने चलन कसले चलायो मान्छेलाई मान्छेले किन्ने कस्तो जिन्दगी खरिद बिक्रीको नियमभन्दा नाफा नोक्सानको नियमभन्दा धेरै पर भइदिए हुन्थ्यो जस्तो लाग्छ फाइदा बेफाइदाको जोड घटाउ भन्दा कोसौँ टाढा रहिदिए हुन्थ्यो जस्तो लाग्छ मसँग तिमीलाई म माया गर्छु भन्नेले मलाई पनि तिमीले माया गर्नुपर्छ भनेर शर्त अघि नसारोस् भन्ने लाग्छ म त्यस्ता सम्बन्धहरूमा गाँसिन चाहन्छु जसले बेफिकर र बेप्रवाह एकहोरोपन देखाइरहोस् मात्रै बदलामा सोसरह वा सोभन्दा बढीको प्रतिफलको आशा बिल्कुल नगरोस् यस्तै चाहन्छु म तर मेरा चाहनाहरू बालुवामा पानी हाले जसरी बेअर्थको भइदिन्छ काम नलाग्ने भइदिन्छ समग्रमा म त्यस्तो जिन्दगी चाहन्छु जुन नदी जस्तै बगिरहोस् समुद्र भेट्नका लागि ताल बनेर एकै ठाउँमा जम्मा नभइदियोस् लेउ लाग्ने गरेर त्यस्तै जिन्दगी चाहन्छु म तर विडम्बना म त त्यस्तो अजीब खालको किताब भएछु जसलाई सबैले सजिलै पढे पनि बुझ्न भने कसैले नसक्दा रहेछन् म त्यस्तो खालको किताब भइदिएछु साँच्चै भन्नुपर्दा यो सांसारिक दुनियाँभन्दा अलि परको दुनियाँमा आफैलाई लैजान चाहिरहेँ मैले अरूहरूले बाँचिरहेको साँगुरो जिन्दगीभन्दा अलि फराकिलो जिन्दगी बाँच्न चाहेँ तर यो दुनियाँले भने सधैँ सांसारिक लगाम लगाउन खोजिरह्यो मात्रै अङ्कुश लगाउन खोजिरह्यो मात्रै मैले यस्ता धेरै मान्छेहरू देखेको छु जो धान्याचल महायज्ञमा थुप्रै पैसा दिन्छु भने घोषणा गरेर दुनियाँको अगाडि फुलमाला पहिरिँदै इज्जत बढाउँछन् अनि पछि पैसा दिने भाका सार्दा सार्दै आफै बेपत्ता भइदिन्छन् अनि यस्ता धेरै मान्छेहरू देखेको छु जो राति अँध्यारोमा त्यही ठाउँमा शौच गरिदिन्छन् जहाँ उनीहरू दिनमा भने गर्न सक्दैनन् फोहोर हुन्छ भन्ने चिन्ताले होइन मान्छेले देख्यो भने इज्जत जाने डरले मात्रै उनीहरू दिउँसो भने त्यहाँ शौच गर्दैनन् वातावरण फोहोर हुने चिन्ता हुँदो हो त राति किन शौच गर्थे त्यहाँ अरूको नजरमा कति धेरै सबै पनि टोपल्छ मान्छे बनावटी पनि टोपल्छ मान्छे यस्तै बनावटी जिन्दगी रङहरू भरेर बुट्टाहरू भरेर अरूको लागि देखिने गरी बाँचिदिन्छ मान्छे हो यस्तै यस्तै मान्छेहरूले एकअर्काको खराबीलाई तै चुप मै चुप भन्दै बस्ती बसाएको दुनियाँ हो यो कसको पोल कसले खोल्ने उनीहरू त सबै एउटा दौडमा छन् जिन्दगीको यहाँका मान्छेहरूको हानथाप लुछाचाँडी लुछाचुँडी त्यही दौडको नियम उल्लङ्घन न हो त्योभन्दा फरक अरू त के नै पो हो र म यी र यस्ता खाले जिन्दगीभन्दा अलग रहन चाहन्छु जुन न म अरूलाई बुझाउन सक्छु न त उनीहरू नै बुझिदिन्छन् यो टोपी टाल्दा टाल्दै बित्ने जिन्दगीभन्दा अर्कै खाले जिन्दगी बाँच्न चाहन्छु म सबैभन्दा ठूलो धन हराएपछि मान्छेको के अर्थ मन हराएपछि सबैभन्दा ठूलो धन हराएपछि मान्छेको के अर्थ मन हराएपछि फरक भइदियोस् जीवन औसत भन्दा धेरै बाँच्नुको स्वार हुन्न जीवन हराएपछि बाँच्नुको स्वार हुन्न जीवन हराएपछि सुस्त तारा कोमलताको घाटलाई नै रेटेछ धडकनलाई न नसुन्ने आयो मान्छेलाई मान्छेले जिन्दगी यति कठोर किन हुन्छ होला कतै जोर कतै बिजोर किन हुन्छ होला जिन्दगी यति कठोर किन हुन्छ होला कतै जोर कतै बिजोर किन हुन्छ होला दाह संस्कार सकेपछि पीडा बोल्छन् केही मलामी कोही भने भाव विभोर किन हुन्छ होला कोही भने भाव विभोर किन हुन्छ होला हप्ता दिनमा एक फेर घर घरमा आउँछ छुट्टी यसै न्यास्रो लाग्ने गहिरो माया लाउँछ सोमबार राति यसै बेला सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ खुसी थोरै आँसु धेरै पिर छ आज पनि पारी उषा वारी महावीर छ आज पनि जिन्दगीसँग धेरै नजिकको एउटा रेडियो कार्यक्रम बहकिने मन कतै आफ्नो जिन्दगीको बारेमा सोचिरहनु भएको तपाईँ कतै अझै सोच्न नभ्याउनु भएको तपाईँ सबै सबैलाई नमस्कार म महावीर विश्वकर्मा बिस्तारै चिसिँदै गइरहेको यो रातमा आज फेरि कतै मोबाइलबाट कतै रेडियोबाट अनि कतै अनलाइनबाट तपाईँको छेउमा अडेस लाउन आइपुगे सारथी उषा केसीसँगै हतियारहरू भेटिन्छन् हत्याराहरू भेटिन्छन् अनि बजारमा छ्याप छ्याप्ती ज्यानमाराहरू भेटिन्छन् हतियारहरू भेटिन्छन् हत्याराहरू भेटिन्छन् अनि बजारमा छ्याप छ्याप्ती ज्यानमाराहरू भेटिन्छन् जिन्दगी बाँचेर हेर्नु मात्रै पर्छ केही बहिरीहरू भेटिन्छन् केही प्याराहरू भेटिन्छन् नमस्कार सुस्वागत आज पनि यो मन ओछ्याएर त्यो मनलाई स्वागत रेडियो कार्यक्रम बहकिने मन रेडियो माडी चितवनको उत्पादन रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ देशभरिका नब्बे भन्दा धेरै रेडियोहरूबाट तपाईँ एकैसाथ सुनिरहनु भएको छ म आज ती रेडियोहरूको पनि नाम लिन्छु भर्खरै तिहारलाई विदाई गरेर त्यो सकाएर आइपुगेका छौँ तपाईँ सबै त्यही हुनुहुन्छ कतै कतै यो देउसी खेल्ने क्रम अझै सकिएको छैन होला सकिएका ठाउँहरूमा अब त्यो जसरी सङ्कलन गरेका रकमहरू होइन धान चामलहरू कसरी व्यवस्थापन गर्ने कतै वनभोज जाने कार्यक्रमको तयारी बनिरहेको होला कतै त्यो विभिन्न अब त्यो सामाजिक कार्यहरूमा कसरी लगाउने भन्ने सल्लाह त्यो चलिरहेको होला यही तर्खर तपाईँले गरिरहँदा तपाईँको मन बहकाउन कार्यक्रम बहकिने मनको बुई चढेर आज फेरि पनि आइपुगेको छु म महावीर विश्वकर्मा ट्याक्कै सिसाबारीपट्टि हुनुहुन्छ उषा केसी तपाईँ जहाँ जुन अवस्थामा सुनिरहनु भएको छ अबको केही समय बहकिने यो चाँजो पाँजो न हो विभिन्न बहानाहरू लिएर आउँछौँ कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ आज यो विषयमा कुरा गर्न मन लागेको छ कहिलेकाहीँ हामीलाई किन अरूले बुझेनन् होला मलाई किन बुझ्न सकेन अरूले किन म अरूभन्दा फरक भएँ किन मेरा रुचिहरू मेरा चाहनाहरू अनुरूप म चल्न पाउँदिनँ यसो गर्नु पऱ्यो उसो गर्नु पर्यो भनेर अरू रूपद्वारा निर्देशित भइरहनु पर्छ म यो विषयमा आज कुराकानी गर्न मन लागेको छ शून्य एक बाहन्न साठी छ सय बयासी यो नम्बर खुला गरेका छौँ शून्य एक बाहन्न साठी छ सय बयासी यो नम्बर खुला गरेका छौँ तपाईँ आउनुहोला कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ यो विषयमा नजिक कुरा गरौँ तपाईँले मुक्तक पनि लिएर आउनुहोला फोनमा आउनुहुँदाखेरि भने मुक्तक भनेपछि यो नियममा भएको मात्र लिएर आउनुहोला है कतिपय पटक हामीलाई हामीले लेखेका भावनाहरू मुक्तक भए भन्ने पनि लाग्छ तर त्यो सिद्धान्तभन्दा फरक हुन्छ नियमभन्दा फरक हुन्छ त्यतिखेर सबै कुरा पुगेर पनि तरकारीमा नुनै नपुगे जस्तो खल्लो भइदिन्छ त्यसैले बरु सुनेरै बहकिनु भए हुन्छ सुनेर साथ दिनु भए पनि हुन्छ फोनमा हुँदा नियममा रहेको मुक्तक लिएर आउनुहोला आज पनि साताको छ उत्कृष्ट मुक्तक पनि छन् मसँग आज कार्यक्रम प्रसारण हुने रेडियोहरूको नाम पनि मैले वाचन गर्नु छ मैले लिएर आएको छु अनि तपाईँको विचार पनि सुन्नु छ आफ्ना केही कुराहरू पनि तपाईँलाई सुनाउनु छ कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँग कुरा गर्छु त्यसपछि अरू कुराहरूमा अगाडि बढाउँला हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ ए हिराजी अनि तिहार कस्तो भयो तपाईँको तिहार एकदमै राम्रो भयो देउसी भैलो खेल्नुभयो सबै अब वनभोज जाने तयारी छ कि के गर्ने तयारी छ ए अनि त्यहाँ उठेको पैसा चाहिँ के गर्नुहुन्छ ए सामाजिक कार्यमै हुन्छ ल कस्तो खुसीको कुरा सुनाउनु भयो कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ होला त्यो सोचाइ भनेको हामीलाई सोच्ने व्यक्तिको सोचाइको कमी कि हाम्रो चाहिँ कमी ए भनेको आफू हिँडिरहेको बाटो गलत हुँदा हुँदै पनि म सही छु भन्ने त्यो त्यो अडान त्यो त्यसरी बुझ्न सकिन्छ तपाईँको यो कुरालाई तर आफ्नो सोचाइको कमी भन्नाले त त्यो आफू चाहिँ पूर्णतया गलत नै हो भन्ने अर्थ लाग्छ नि होइन त्यसो पनि होइन तपाईँले भन्दा अलिकति बिगार्नु भएको मात्रै तर त्यसो चाहिँ होइन नि है सबै ठाउँमा आफ्नो मात्रै कमी सोचाइको कमी पनि त हुँदैन कहिलेकाहीँ अरूको सोचाइको कमी पनि हुन्छन् गुण र दोष आखिर सबैमा हुन्छ नै होइन ल तपाईँको मुक्त सुरु गर्नुहोस् अब तपाईँको आवाज नै बुझिन हिराजी मैले अलि एकदमै कस्तो बाधा आइरहेछ तपाईँको आवाजमा ल सुरु गर्नुहोस् मलाई त घेरा मात्र उसैलाई माया गर्छ अरे मलाई त घेरा मात्र यो उसैलाई माया गर्छ अरे ऊ बिना त पक्कै पनि त्यो त अब मर्छ अरे उसले त्यसलाई छोड्यो भने उसले त्यसलाई छोड्यो भने जिन्दगीमा ठुलै चोट पर्छ अरे मलाई त घेरा मात्र हो उसैलाई माया गर्छ अरे जब प्रेम सुन्ने हुन्छ घरहरू उजाडिन्छन् जब प्रेम सुन्ने हुन्छ घरहरू उजाडिन्छन् घरहरू मिली बन्ने सहरहरू उजाडिन्छन् जब प्रेम सुन्ने हुन्छ घरहरू उजाडिन्छन् घरहरू मिली बन्ने सहरहरू उजाडिन्छन् नदी बगेर जान्छ नफर्किने गरी तब किनारका बगरहरू उजाडिन्छन् तब किनारका बगरहरू उजाडिन्छन् नमस्कार सायद गइसक्नु भएको छ कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ यो विषयमा तपाईँ पनि विचार राख्न आउन सक्नुहुन्छ शून्य एक बाहन्न साठी छ सय बयासी यो नम्बर हामीले खुला गरेका छौँ हामी बुझाउन खोज्दैनौँ अरू बुझ्न खोज्दैनन् यो हुनसक्छ प्रमुख कारण हामी बुझाउनलाई अल्छी गर्छौँ अरू बुझ्नलाई जाँगर देखाउँदैनन् त्यसो हुनाले पनि हामी आफूलाई अरूले आफू अनुकूल नबुझे जस्तो पनि लाग्छ होला कहिलेकाहीँ बिरामीको मनमा औधी पीर भेटियो जाँदै जाँदा मुटुभित्र शिर भेटियो बिरामीको मनमा औधी पीर भेटियो जाँच्दै जाँदा मुटुभित्र शिर भेटियो आश्चर्यमा परिकन एक्सरे गरी हेर्दा छाडी जाने निष्ठुरीको तस्बिर भेटियो छाडी जाने निष्ठुरीको तस्बिर भेटियो सचिन सरोवर गोगन पानी पाँच मानखु धादिङका मित्रको यो मुक्तक साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत अर्को पनि म भाषण गर्छु समीर अन्जान कपिल वस्तुका साथी हुनुहुन्छ फाटेको मन टाल्न निकै कठिन हुन्छ ढुङ्गे मन पगाल्न निकै कठिन हुन्छ फाटेको मन टाल्न निकै कठिन हुन्छ ढुङ्गे मन पगाल्न निकै कठिन हुन्छ आफ्नै ठानी मनमुटुमा सजाएको मान्छे दिलबाट निकाल्न निकै कठिन हुन्छ दिलबाट निकाल्न निकै कठिन हुन्छ समीर अन्जान कपिल वस्तुका मित्रको यो मुक्तक साताको छ उत्कृष्ट मुक्तकमा वाचन भएको यो मुक्त जो साथीहरूको वाचन हुन्छ उहाँ साथीहरूले आगामी चार हप्तासम्म सहभागिता नजनाइदिनु हुन म अनुरोध गर्दछु कार्यक्रमको नियम नै हो यो चाहिँ जस्तै आज तपाईँको प्रस्तुत भयो भने साताको छ उत्कृष्ट मुक्तक भनेर वाचन हुने कहिलेकाहीँ हामी धेरै मुक्तक वाचन गर्छौँ त्यस्तो श्रृङ्खलालाई चाहिँ गनिँदैन साताको छ उत्कृष्ट मुक्तक भनेर वाचन हुने अरू चारवटा श्रृङ्खला जस्तै आगामी श्रृङ्खला त्यसभन्दा आगामी त्यसभन्दा आगामी र अर्को त्यसरी चारवटा श्रृङ्खलामा सहभागिता नजनाएर पाँचौँमा मात्रै सहभागिता जनाइदिनु होला त्यो अनुरोध कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ भ्रम हुन्छ मान्छेलाई कहिलेकाहीँ यो भ्रमको मात्रा अलि बढी पनि हुन्छ त दुवै पक्षलाई म ठिक छु भन्ने एक किसिमको भ्रम हुन्छ मेरो अडान ठिक छ मैले हिँडेको बाटो ठिक छ मैले जे गर्दैछु मैले जे सोध्दैछु त्यो ठिक छ भन्ने भ्रम हुन्छ त्यही भ्रमले यति विधि गाँच्छ कि हामीलाई त्यो अर्को व्यक्तिले मलाई बुझेन म सही छु भनेर अघि बढ्छौँ आखिर अर्को पक्षले पनि सोच्ने त्यही हो अनि त्यति बेला एउटा असमञ्जस्यता पैदा हुन्छ प्रतिकूल अवस्था सिर्जना हुन्छ अनि हामी अरूले हामीलाई बुझ्न नसकेको भन्छौँ सायद त्यो अर्को पक्षले पनि त्यही भन्छ कि फलानाले हामीलाई चाहिँ बुझ्न सकेन भनेर यही होला आखिर अरू केही कारणहरू पनि बताउँदै गरौँला मनमा लागेका कुराहरू भन्दै गरौँला तपाईँको सुन्दै गरौँला यतिखेर भने फोनमा आउनुहुने मित्रसँग म कुरा गर्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को भयो रोल्पाको जिनाबाङदेखि सुशील शरण ओली ए रोल्पा है हजुर रोल्पामा चिसो कस्तो हुँदैछ राति कतिको चिसो बढ्दैछ अचेल बिस्तारै बिस्तारै बढिरहेको छ चिसो चाहिँ अनि तिहार कस्तो भयो तपाईँको एकदमै रमाइलो भयो कहिले काहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ होला अब मेरो विचारमा चाहिँ पहिलो कुरा त मैले आफूले पनि अरूलाई बुझ्न नसकेको हुनसक्छ यति मैले बुझ्दा बुझ्दै हामीले बुझ्दा बुझ्दै पनि अनि अरूले पनि कुनै मेरो विश्वास नगरेर यता अन्य कुनै कारण पनि हुनसक्छ त्यसले नबुझेको हुनसक्छ यता पनि नबुझेको हुनसक्छ उता पनि होइन त्यो अब आफै ठिक हो भन्ने त्यो भावना त्यस्तो पनि हुनसक्छ तपाईँको मुक्तक सुरु गर्नुहोस् अब ल ल मैले गरेँ तिमीलाई मैले पाउँथे होला तिम्रो जस्तो षड्यन्त्र भयो नि तिमीलाई मैले पाउँथे होला तिम्रो जस्तो षड्यन्त्र भए नि खुसी हुन्थे तिमीलाई जस्तै स्वतन्त्र भए नि तिमीलाई मैले पाउँथे होला तिम्रो जस्तो षड्यन्त्र भए नि खुसी हुने हुन्थे होला तिम्रो जस्तो स्वतन्त्र भए नि कति माया गर्छु तिमीलाई तिमीलाई नि थाहा छ होला कति माया गर्छु तिमीलाई तिमीलाई नि थाहा छ होला मेरै हातले देखाइदिन्थे माया नाप्ने यन्त्र भयो नि मेरै हातले देखाइदिन्थे माया नाप्ने यन्त्र भयो नि जित्नेलाई हारको सधैँ भय हुन सक्छ कहिले जय कहिले पराजय हुन सक्छ जित्नेलाई हारको सधैँ भय हुन सक्छ कहिले जय कहिले पराजय हुन सक्छ चाहेको मान्छेलाई पाउन पाए जिन्दगीमा चाहेको मान्छेलाई पाउन पाए जिन्दगीमा दुनियाँमा आफ्नो एउटा परिचय हुन सक्छ दुनियाँमा आफ्नो एउटा परिचय हुन सक्छ गइसक्नु भएको छ शून्य एक बाहन्न साठी छ सय बयासी दुई नम्बर खुला गरेका छौँ कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ भन्ने विषयमा कार्यक्रम बहकिने मन यतिखेर सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ कार्यक्रमको उत्पादक चाहिँ रेडियो माडी चितवन हो तपाईँ यो कार्यक्रम काठमाडौँमा रेडियो उपत्यका रेडियो बागमती र रेडियो हिमालय डट कमबाट सुनिरहनु भएको छ रेडियो हिमालय डट कमबाट विदेशमा धेरै साथीहरूले सुन्नुहुन्छ नुवाकोटमा रेडियो नुवाकोट धादिङमा रेडियो बिहानी रेडियो राजमार्ग र रेडियो कृषि चितवनमा रेडियो माडी रेडियो ध्रुवतारा यसै गरी रेडियो अर्पणबाट सुनिरहनु भएको छ रेडियो नारायणीबाट पनि मकवानपुरमा radio Makwanpur radio Nikas radio Palung radio Shakti नौलपरासीमा रेडियो परासी त्यसपछि रूपन्देहीमा radio Jagaran radio Devdah radio Chhimeki सोलुखुम्बुमा शिखर एफएम दुधकोशी एफएम कैलालीमा radio Dauna Bebari Phulbari FM Tikapur FM Koseli FM प्युठानमा रेडियो माण्डवी रेडियो प्युठान बाँकेमा रेडियो कृष्णसार सर्लाहीमा रेडियो एकता दाङमा radio Gantantra radio Prakriti FM radio Jharna FM radio Naya Yug radio हाम्रो पहुँच रेडियो हापुरे रेडियो देवखोरी यसै गरी धनगढ़ीमा रेडियो सुदूर सन्देशबाट सुनिरहनु भएको छ भने पाल्पामा रेडियो रामपुर र पश्चिमाञ्चल एफएम कञ्चनपुरमा रेडियो महाकाली रूकुमा radio Sanibheri radio radio Uttarganga रोल्पामा रेडियो रोल्पा डोटीमा रेडियो त्रिवेणी अछाममा रेडियो रामारोसन र रेडियो अछाम सुर्खेतमा radio Surkhet FM Bulbule FM Jagaran FM radio Bheri Kapil वस्तुमा radio Samanata voice FM radio Parivartan radio Mayadevi बर्दियामा रेडियो गुरुबाबा र रेडियो बबेबाट यसै गरी सभामा खाँदबारी एफएम सल्यानमा रेडियो शारदा र रेडियो कपुरपो रेडियो कपुरकोट रामेछापमा हजुरको रेडियो उदयपुरमा रेडियो उदयपुर र रेडियो त्रियुगा महोत्तरीमा रेडियो सुनगाभा रेडियो दर्पण अर्घाखाँचीमा रेडियो अर्घाखाँची रेडियो देउराली र रेडियो सूर्योदय कास्कीमा रेडियो लेखनाथ गुल्मीमा रेडियो पुष्पाञ्जली र रेडियो स्काई गोर्खामा रेडियो मनकामना बैतडीमा रेडियो सौगात रेडियो निङ्ला सैनी डडेलधुरामा रेडियो अमरगढी ओखलढुङ्गामा आफ्नो एफएम सिन्धुलीमा रेडियो सिन्धुलीगढी र रेडियो सिद्धबाबा धनगढीमा रेडियो सुदूर सन्देश जाजरकोटमा रेडियो खलङ्गा पर्सामा घडीमा एफएम रौतहटमा रेडियो गुन्जन दार्चुलामा रेडियो दार्चुला पाँचथरमा रेडियो सुमहातलुङ बागलुङमा रेडियो परिवर्तन र इलाममा रेडियो नेपाल नेपालवाणीबाट पनि तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ उजाड जिन्दगी घनघोर बनाउँछ टुकार टुकार्छ एउटा मु टुक्राउँछ एउटा मुटु कमजोर बना जोर बनाउँछ उजाड जिन्दगी घनघोर बनाउँछ टुकार्छ एउटा मुटु जोर बनाउँछ भो कहिले लाउँदिन यो चोखो माया सज्जनलाई पनि दिल चोर बनाउँछ सज्जनलाई पनि दिल चोर बनाउँछ विष्णु विक्रम सेन ओली गोराही एघार दाङका मित्रको यो मुक्तक अर्को पनि भाषण गर्छु म लाको माया खाको कसम तोडी जाने निष्ठुरीको मुटुभरि सम्झना छ छोडी जाने निष्ठुरीको लाको माया खाको कसम तोडी जाने निष्ठुरीको मुटुभरि सम्झना छ छोडी जाने निष्ठुरीको खै कसरी मेटाउँ याद बाँकी जिन्दगीमा बीचबाटैमा पाइलाहरू मोडी जाने निष्ठुरीको बीचबाटैमा पाइलाहरू मोडी जाने निष्ठुरीको अस्मिता रावल टिकापुर कैलालीका मित्रको यो मुक्तक कोही हुनुहुन्छ फोन सम्पर्कमा म उहाँसँग कुरा गर्छु हेलो हेलो दादा नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म सल्यानदेखि सन्तोष पियामो दादा ए सल्यानबाट अनि सन्तोषजी तिहार कस्तो रह्यो हजुर तिहार रमाइलो भयो भन्नुपर्छ भन्नु पर्छ भन्दा नि रमाइलै भइदिएको होस् भन्ने कामना है कतिपय कुराहरू चाहिँ हामी भन्नलाई मात्रै भन्छौँ तर त्यो वास्तवमा त्यस्तो हुँदैन कि हजुर हजुर हाम्रो बानी के छ भनेर सोद्धाखेरि जति नै बिसन्चो भए पनि ठिकै छ भन्ने बानी छ हाम्रो चाहिँ धेरै त्यसैले भन्नु मात्रै पर्ने खालको रमाइलो चाहिँ नहोस् कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ होला हजुर आफूले भनेको जस्तो हुँदैन अनि त्यसपछि आफूले भनेको जस्तो हुँदैन अनि त्यसपछि आफ्नो मरमा अरूले नबुझेको जस्तो लाग्छ होला दादा आफूले भनेको जस्तो हुँदैन हजुर भन्नाले आफूले भनेकै हुनुपर्छ भन्ने त्यो सोच हाबी हुन्छ हामीमा त्यसो नहुँदाखेरि अरूले चाहिँ नबुझेको हो म चाहिँ सही हुँ या मैले बाँचिरहेको जिन्दगीको स्वतन्त्रतामा अरूले चाहिँ हस्तक्षेप गरे भने लाग्छ होला होइन तपाईँले भनेको भन्दा अलिक बढी व्याख्या गर्न थाले होला मैले यसो गर्नु हुँदैन मैले रोक्छु यहाँनिर तपाईँको मुक्तक सुरु गर्नुहोस् हजुर आँसु नै आँसुको सिरानी भइरहेछ मन नै आज निलामी भइरहेछ आँसु नै आँसुको सिरानी भइरहेछ मन नै आज बिरामी भइरहेछ अर्कोलाई भलाइ गर्दा गर्दै जीवनमा अर्कोलाई भलाइ गर्दा गर्दै जीवनमा आँसु नै आँसुको सिरानी भइरहेछ नै आज बिरामी भइरहेछ अर्कोलाई भलाइ गर्दा गर्दै जीवनमा आज आफ्नै जिन्दगी लिलामी भइरहेछ आज आफ्नै जिन्दगी लिलामी भइरहेछ कहिले जुन त कहिले घाम हुन्छ मान्छे कहिले जुन त कहिले घाम हुन्छ मान्छे घाम हुँदा पनि लिलाम हुन्छ मान्छे कहिले जुन त कहिले घाम हुन्छ मान्छे घाम हुँदा पनि लिलाम हुन्छ मान्छे यसो गर्छु भन्छ उसो गर्छु भन्छ यसो गर्छु भन्छ उसो गर्छु भन्छ यति हुँदाहुँदै परमधाम हुन्छ मान्छे यति हुँदाहुँदै परमधाम हुन्छ मान्छे नमस्कार छुटिन्छौँ साँच्चै भन्ने हो भने यहाँ आफ्नै जिन्दगीबारे सोच्ने फुर्सद त्यति धेरैलाई छैन जति सोच्नुपर्ने हो हामी यसो गर्न भनेर बाँच्छौँ जिन्दगी उसो गर्न भनेर बाँच्छौँ तर आफूले बाँचिरहेको जिन्दगी कति आफ्नो लागि बाँचियो कति खुसीको लागि बाँचियो यो हामीले एकदम छोटो जिन्दगी भन्छौँ यो छोटो दिनको लागि पाएको जिन्दगी चाहिँ के गरेर बाँचिरहेका छौँ भनेर सोच्दैनौँ हामी अफिस जान पर्यो भनेर बाँचिरहेका हुन्छौँ हरेक दिन कहिले कहाँ जान पर्यो भनेर बाँचिरहेका हुन्छौँ कहिले यसो गर्नु पर्यो भनेर कहिले यसो गर्नु पर्यो भनेर भन्दा भन्दै समय घर्किसक्छ तर हामी कहिले हामीले सोच्नै भुलिरहेका हुन्छौँ कि यो उमेरसम्म आइपुग्दा मैले जिन्दगी कसरी बाँचेँ मेरा खुसीहरूको लागि मैले समय दिन भ्याएँ कि भएन भनेर धेरैले भन्ने कुरा कि फुर्सद खासै कसैलाई हुँदैन किन यो दौडधुप अधिकांश भन्छन् पैसा कमाउनको लागि त्यो किन सम्पत्ति जोड्न इच्छा पूरा गर्न अनि त्यो किन खुसी हुन त्यसले खुसी दिन्छ भनेर जो जसले आफ्नो तरिकाले बाँच्न खोज्छ उसो त फरक भइहाल्छ यो दुनियाँबाट जो सिधै म खुसी हुन खोज्छु या त्यो अर्थभन्दा पर द्रव्यले किन्न नसक्ने खुसी निकै मूल्यवान हुन्छन् पैसाले किन्न नसक्ने खुसी म त्यो तरिकाको खुसी एउटा बेफिकर जिन्दगी त्यस्तो खुसी बाँच्छु भनेर जसले जिन्दगी अगाडि बढाउन खोज्छ उसो त फरक हुन्छ अपवाद हुन्छ समाजबाट उसलाई बुझ्न सक्दैन दुनियाँले न त उसले नै दुनियाँलाई बुझाइरहने त्यो दुष्प्रयास नै गर्छ किनभने त्यो बुझाइरहन खोजिरहँदा नि ऊ सफल हुँदैन त्यतिखेर केही प्रतिकूल अवस्थाहरू आइदिन्छन् केही बुझ्नै नसक्ने बुझाउनै नसक्ने कुराहरू आइदिन्छन् र त त्यति बेला पनि बुझ्दैन एउटा पछि बुझाउन खोज्दैन अर्को पछि छोरो लाग्छ मुगलान कमाउँछु भनेर नरोई बस्नु आमा म आउँछु भनेर छोरो लाग्छ मुगलान कमाउँछु भनेर नरोई बस्नु आमा म आउँछु भनेर त्यागी हिँड्छ चोखो माया भोको परिवार अरूको झैँ पक्की छानो बनाउँछु भनेर अरूको झैँ पक्की छानो बनाउँछु भनेर सुन्दर श्रेष्ठ अनन्त थाक्रे तिन रानीबारी धादिङका मित्रको यो मुक्तक अर्का मित्र फोन सम्पर्कमा हुनुहुन्छ अन्तिम साथी म उहाँसँग कुरा गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्नु हुँदैछ आवाज बुझिएन तपाईँको उदयपुरबाट भन्नुभयो एकदम बाधा आयो नि तपाईँको आवाजमा हस् छुट्टिन्छौँ ल तपाईँको आवाज बुझेनौँ अर्का कोही साथी आउनुभयो भने उहाँसँग कुरा गर्ने गर्न भ्याइन्छ कि जस्तो छ सत्तालिस मिनट गइसकेको छ लगभग बाहुन्नमा छुट्टिन सक्नुपर्छ हामी जगत बोहरा अछामका मित्रको मुक्तक म लिन्छु साताको छ उत्कृष्ट मुक्तक अन्तर्गत अन्तिम हो यो चाहिँ अन्तिम चिनो तिम्रो तस्बिर छुनु बाहेक अरू के छ विगत सम्झी तिम्रो यादमा रुनु बाहेक अरू के छ अन्तिम चिनो तिम्रो तस्बिर छुनु बाहेक अरू के छ विगत सम्झे तिम्रो यादमा रुनु बाहेक अरू के छ भन्थे आफन्तले धोका खाउला त्यो मायामा छोड्दा तिमीले आज एक्लो हुनु बाहेक अरू के छ छोड्दा तिमीले आज एक्लो हुनु बाहेक अरू के छ जगत बोहरा अछामका मित्रको यो मुक्तक सँगै साताको छ उत्कृष्ट मुक्तकको क्रम भने यही नै सकिएको छ कार्यक्रम हो बहकिनी मन म छु महावीर विश्वकर्मा कार्यक्रम तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको छ तपाईँ घरदेशमा देशमा पनि सुनिरहनु भएको छ परदेशमा पनि सुनिरहनु भएको छ कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ साथ नदिए जस्तो लाग्छ यो विषयमा केन्द्रित भयौँ आज प्रेमभन्दा केही अलि परको विषय पनि तर त्यति परको विषय होइन पनि प्रेम सम्बन्धमा भइरहेका व्यक्तिहरूले धेरै सोच्ने कुरा हो यो यसलाई यसरी हामीले बुझ्न सक्दा अझ बढी उपयोगी हुन्छ जस्तो लाग्छ मलाई कि तपाईँ कसैलाई प्रेम गर्दै हुनुहुन्छ त्यो कुरा तपाईँको परिवार तपाईँको आफन्तले हतपत स्वीकार्न मान्दैन कारण तपाईँले सोचिरहनु भएको सोचाइमा उहाँहरू आउन सक्नुहुन्न या उहाँहरूको सोचाइमा तपाईँ जान सक्नुहुन्न परिणाम त एउटै हुन्छ कि तपाईँ भन्नुहुन्छ मलाई बुझ्न सकेन या मेरो जिन्दगी मेरो आफ्नो ढङ्गले बाँच्न पाइनँ यही हो आखिर यो नतिजा भनेको त्यही हो यसको जुन परिणाम भनेको देखिने ठाउँ भनेको कि हरेकको जिन्दगी हरेकले बाँच्ने क्रममा कतैबाट हस्तक्षेप भएको जब महसुस गर्छ आफ्ना रहरहरू इच्छाहरू आकाङ्क्षाहरू कतैबाट निर्देशित भइरहनु परेको छ कतैबाट जकडिनु परिरहेको छ भनेर जब सोच्नुपर्ने अवस्थाको सिर्जना हुन्छ हो त्यति बेला हामी सोच्छौँ कि मलाई बुझ्न सकेन कसैले या म अरूभन्दा फरक भएँ म जेलिएँ यो सांसारिक कुराहरूमा यही सोच्ने गर्छ त्यसरी पनि यही र यस्ता कुराहरू आउँछन् प्रेममा पनि आउँछन् कार्यक्रमको करिब अन्तमा छौँ हामी कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ यो विषयमा तपाईँका विचारहरू लिएँ यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँ सबैलाई धन्यवाद त्यो भन्नुभन्दा अगाडि अर्को एउटा कुरा झन्नै मैले भन्न छुटाएँ कार्यक्रम बहकिने मनमा हामीले सातको छ उत्कृष्ट मुक्तक लिएर आउने गर्छौँ उत्कृष्ट मुक्तक त्यो सेगमेन्ट अन्तर्गत जसको लागि तपाईँले बहकिने मनको फेसबुक पेज तपाईँले फेसबुकमा बिएएचएकेआइएनएएमएएन बहकिने मन यो टाइप गरेर एउटा पेज आउँछ जसलाई उनसत्तरी हजारभन्दा धेरै साथीहरूले लाइक गरिसक्नु भएको छ त्यो पेजमा हामीले एउटा स्ट्याटस राख्छौँ यति गतिको श्रृङ्खलाको लागि साताको छ उत्कृष्ट मुक्तक श्रिङ त्यो सेगमेन्टको लागि यही मुक्तक पोस्ट गर्नुहोला भनेर त्यही कमेन्ट बक्समा प्राप्त भएका मुक्तकहरूमध्येबाट छवटा लिएर आउने गर्छौँ अरू कुराहरू पनि बहकिने मनमा तपाईँले आफ्ना व्यक्तिगत सल्लाह सुझावहरू पनि पठाउन सक्नुहुन्छ त्यसै गरी तपाईँले धेरै साथीहरूले भन्नुहुन्छ कि हामी फेसबुक नचलाउनेहरू प्रविधिबाट अलिकति बाध्यतावश या केही कारणले टाढा हुनेहरू के गर्ने भनेर त्यसको लागि तपाईँले कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन पोस्टबक्स नम्बर उन्नाइस तिन चौबिस काठमाडौँ नेपाल यो ठेगाना यो ठेगानामा पनि पठाउन सक्नुहुन्छ कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सिआइएन पोस्टबक्स नम्बर उन्नाइस तिन चौबिस काठमाडौँ नेपाल यो ठेगानामा तपाईँका प्राप्त भएका मुक्तकहरूबाट पनि म वाचन गर्नेछु अब भने कार्यक्रमबाट छुट्टिनुपर्ने हुन्छ दिनजेल सँगै बस्नुहुने तपाईँ सबैलाई आभार व्यक्त गर्न चाहन्छु कार्यक्रम सुनेर बस्नुभयो तपाईँ तपाईँको निकै अमूल्य समय मैले लिएँ कार्यक्रम बहकिने मैले लियो रेडियोको स्टुडियो प्राविधिक कक्षमा बसेर सहयोग गर्नुहुने सबै साथीहरू जसले फोन डायल गरेर फोन सम्पर्कमा आउनुभयो फोन लागेन सुनेर मात्र साथ दिनु पर्यो जसले पहिलोपटक सुन्नुभयो जसले निरन्तर सुन्दै आइरहनु भएको छ सबै सबैप्रति आभार यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याइदिनु हुने उषा केसीप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि आजको श्रृङ्खलाबाट भने कहिलेकाहीँ हामीलाई किन आफूलाई कसैले नबुझे जस्तो लाग्छ यो विषयमा आफ्नो विचार राख्दै मुक्तक राख्दै भनौँ अझ अर्को श्रृङ्खलासम्मको लागि चाहिँ होजेल पर्छु नदी बनायो कसले अनि डुङ्गा कसले बनायो नदी बनायो कसले अनि डुङ्गा कसले बनायो डुङ्गा जस्तै तैरिने फुलको थुङ्गा कसले बनायो नदी बनायो कसले अनि डुङ्गा कसले बनायो डुङ्गा जस्तै तैरिने फुलको थुङ्गा कसले बनायो अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सधैँ अचेल एउटै प्रश्न दोहोरिरहन्छन् सधैँ म त मान्छे नै पो थिएँ मलाई ढुङ्गा कसले बनायो म त मान्छे नै पो थिएँ मलाई ढुङ्गा कसले बनायो हवस् जान्छु अर्को हप्ता आउँछु नि नमस्कार song. सामाजिक रूपांतरण का लागी यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम